यो साङ्गीतिक आवाज पछाडि हामी कार्यक्रममा पुनः उपस्थित भइसकेका छौँ अबको क्रममा एउटा कथा मेरो हातमा परेको छ जब म त्यस रात घर पुगेँ मेरी श्रीमती खाना पस्किन तर्खर गर्दै थिइन् तिनको हात समात्दै मैले भने तिमीसित एउटा कुरा गर्नु छ तिनी बसिन् र चुपचाप खान थालिन् मैले तिनको आँखामा उदासीपन महसुस गरेँ अचानक मेरो वाक्य बन्द भयो तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ त्यो भन्न जरुरी थियो म तिनीसँग सम्बन्ध विच्छेद गर्न गइरहेको थिएँ मैले आफ्ना कुरा संयमका साथ राखेँ मेरो कुराबाट तिनी सकित भएको पाइन बरु नम्र भएर सोधेँ किन मैले तिनको प्रश्नलाई टार्न खोजेँ तिनी रिसाइन् र चिपिस्टी घुर्याएर मलाई नामर्द भन्दै चिच्याइन् त्यस रात हामी दुवै बिच कुराकानी भएन तिनी रोइरहेकी थिइन् हाम्रो वैवाहिक सम्बन्धमा के त्यस्तो खोट देखा पर्यो भन्ने कुरा तिनले जान्न चाहनु स्वाभाविकै कुरा थियो तर मसँग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन जेन भन्ने महिलाले मेरो हृदय जितिसकेकी थिए र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ अपराध बोधका साथ मैले एउटा सम्बन्ध विच्छेदको सम्झौता पत्र तयार पारे जस अनुसार हाम्रो घर गाडी र मेरो कम्पनीको तिस प्रतिशत सेयर तिनलाई हकदार बनाए तिनले त्यो सम्झौता पत्रमा एक नजर दिइन् र फाँडेर तच्युत पारिन् दस दस वर्षसम्म एउटै छानामुनि बसेकी ती महिला अब अजनबी भइसकेकी थिए यस घरमा आएर तिनको आफ्नो समय शिव शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ तर मैले जे निर्णय गरेँ त्यसबाट पनि म विमुख हुन चाहिन कारण म जेनलाई असाध्यै माया गर्थेँ अनन्त मैले अपेक्षा गरे अनुरूप तिनी डाको छोडेर रुन थालिन् साँच्चै भन्नुभयो हो नरोग रुबाईले मलाई केही सान्त्वना दियो अनि धेरै दिनदेखि मनमा सङ्काली राखेको सम्बन्ध विच्छेद गर्ने विचार अहिले आएर ठोस र स्पष्ट भयो जस्तो लाग्यो अर्को दिन जब म राति अबेर घर पुगेँ तिनी टेबलमाथि केही लेखिरहेकी थिइन् मैले बेलुकीको खाना खाएको थिइनँ तर त्यस दिन जेनसँग गजब रमाइलोको दिन भएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ जब म बिउसेँ तिनी अझै लेख्दै थिइन् मैले वास्ता गरिनँ र अर्कातर्फ फर्केर सुतेँ भोलिपल्ट तिनले सम्बन्ध विच्छेदका शर्तहरू तिर्साइन् सम्बन्ध विच्छेद गर्नु अघि एक महिनाको अग्रिम सूचना दिनुपर्ने बाहेक तिनले मबाट कुनै हकदाबी गरिनन् त्यो एक महिनाको भित्रमा दुवैले सकेसम्म सधैँको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो कारण एक महिनापछि हाम्रो छोराको जाँच थियो र हाम्रो तनावपूर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस् भन्ने तिनको चाहना थियो यो बाहेक तिनको एउटा अनौठो शर्त थियो हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ त्यो स्मरण गर्न भनिएको थियो त्यो एक महिनाभरि बिहे ताका छैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर ल्याउनु पर्ने तिनको अनुरोध थियो कतै पगली त भएनन् एकछिन त म अचम्म परेँ हाम्रा अन्तिम दिनहरू राम्ररी बितोस् भन्नका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ मैले जेनलाई मेरो श्रीमतीको सतहरूबारे बताउँदा तिनले जोडले हाँसेर तिरस्कार गर्दै भनेकी थिइन् जस्तो सुकै चलाखी अपनाए पनि त्यसले सम्बन्ध विच्छेद नगरी धरै पाउँदिन हाम्रो सम्बन्ध विच्छेदको कुरा भएदेखि श्रीमती र म बिच शारीरिक सम्बन्ध भएको थिएन उनको अनुरोध बमोजीमा पहिलो दिन जब मैले तिनलाई बोकेँ हामी दुवैले कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो ड्याडीले मम्मीलाई भयो भनेर छोरा हाम्रो पछाडि ताली पिट्दै थियो छोराले त्यसो भन्दा मैले नजाने त पीडा महसुस गरेँ श्रीमतीलाई बोकेर शयन कक्षदेखि बैठक कोठा हुँदै मूल ढोकासम्म करिब दस मिटर हिँडुल गरे मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन् हाम्रो सम्बन्ध विच्छेदबारे छोरालाई नभन है मैले दुखी भएर स्वीकृति सूचक टाउको हल्लाएँ तिनी काममा जान बस बिसाउनेतिर लागिन् भने म एक्लै गाडी हाँकेर अफिस गएँ दोस्रो दिनको बोकाएमा हामी दुवै केही सजिलो अनुभव गऱ्यौँ तिनले टाउको मेरो छातीमाथि राखिन् तिनको ब्लाउजमाथि मिठो अत्तरको सुगन्ध आइरहेको थियो मुहारलाई राम्ररी निहालेर हेरेँ अनि अब पहिले जस्तो जवान थिएनन् निधार र आँखाका छेउछाउ हल्का चाउरीहरू देखेँ केस पनि कहीँ कहीँ फुलेको थियो वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो मैले तिनलाई वास्ता नगरेको निकै भएछ पल पल दिन दिन महिना ऋतु सङ्ग विरतिले किन फेर्दै गयो रङ्ग हिजो समय कर्कालाई हेर्दै पर्थ्यौ दङ्ग माया गर्ने मुटु आज महिना भयो ढुङ्गा पल पल दिन दिन महिना ऋतु सङ्ग बिर्सु भन्थे ती झलझलको सत्य कहाँ हटाउँ चौथो दिन जब मैले तिनलाई बोकेँ एक किसिमको आत्मीयता मैले महसुस गरेँ यिनी तिनै महिला थिइन् जसले विगत दस वर्षदेखि मलाई साथ दिँदै आएकी थिइन् पाँचौँ र छैटौँ दिन पनि त्यो आत्मीयता झन् झन प्रगाढ हुँदै गएको मैले पाएँ जति जति समय बित्दै गयो तिनलाई पुग्न झन् झन सजिलो हुँदै थियो सायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ कि एक बिहान तिनी लुगा छान्दै थिइन् चार पाँचचोटि लुगा फेरिसकेपछि लामो सुस्केर हालेर भनिन् मेरा सबै लुगाहरू खुकुलो भइसके कुनै पनि जिउमा मिल्दैन मैले ध्यान दिएर तिनलाई हेरेँ कस्तै दुब्ली भइसे त्यसैले पो होला मलाई बोक्न सजिलो भएको आफ्ना मनभित्र अथाह पीडा व्यथालाई लुकाएर तिनी बाँचेकी रहेछिन् भन्ने कुराले मलाई अत्याधिक बोध भयो एकाएक अर्थचित्रमा मैले तिनको शिर छोएँ त्यति नै बेला छोरो करायो मम्मीलाई बोकेर बाहिर लाने बेला भएन र बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोराले मेरो श्रीमतीले छोरालाई नजिक आउन साथ बेसकन अङ्गालो हालिन् आफ्नो अडारमा विचलन नआओस् भन्न खातिर मैले टाउको अन्तै मोडेँ शयनकक्ष बैठक कोठा हलवै हुँदै म श्रीमतीलाई बोकेर पाइला चाल्दै थिएँ तिनको हातहरू मेरो घाँटीमा आरामसँग बेरिएका थिए हाम्रो विवाह अवसरमा चाहिँ मैले तिनको शरीरलाई बेसमारी च्यापेको थिएँ तिनको हलुङ्गो ओजन देखेर म चिन्तित थिएँ अन्तिम दिन जब मैले तिनलाई बोकेँ किनकिन मैले पाइला चाल्नै सकिरहेको थिइनँ छोरो स्कुल गइसकेको थियो मैले तिनलाई बेसमारी च्यापेर भने हामी दुई बिचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्दै भएन म काममा हिँडेँ अफिस पुगेपछि गाडीमा चाबी नै नलगाई सरासर उक्लिएँ केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो माथिल्लो तलामा उक्लेपछि जेनले ढोका खोली आफू सम्बन्ध विच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ जेनले छक्क परेर मतिर हेरिन् र मेरो निधार छामिन् तिमीलाई ज्वरो आएको छ तिनले सोधिन् निधारबाट तिनको हात हटाउँदै मैले फेरि दोहोऱ्याएँ म सम्बन्ध विच्छेद नगर्ने भएँ हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनुको कारण हामीले एक अर्कालाई माया नगरेर भएको होइन रहेछ जिन्दगीका झिना मसिना कुरालाई महत्त्वहीन ठानेकोले नै यस्तो भएको रहेछ बिहेको अवसरमा मेरो श्रीमतीलाई मैले बोकेर घरभित्र चाहिँ जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नुपर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु जेन चुरुक उठिन् बेसकन मेरो गाला चड्काएर ढोका ड्याममा थुनेर डाँको छोडेर रुन थालिन् म गाडी चढेर घरतर्फ लागेँ बाटोमा पसलमा रोकेर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसलनीले सोधिएँ कार्डमा के लेखिदिउँ कार्ड तिनको हातबाट लिएर मैले मुस्कुराएर लेखेँ जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु हातमा फुल मुहारमा मुस्कान लिएर हतार हतार लिएर त्यस साँझ म घर पुगेँ दगुर्दै भर्याङ उक्लेँ यसरी हत्यारिएको त मेरो श्रीमतीलाई मृत अवस्थामा फेला पार्नलाई पो रहेछ म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौदेखि क्यान्सरको बिरामी भएको कुरा समेत मैले थाहा पाउन सकेको रहेनछु आफ्नो मृत्यु चाँडै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ हाम्रो सम्बन्ध विच्छेद भइगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस् छोरामा नपरोस् र छोराको नजरमा म दोषी नदेखियोस् भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछन् फलस्वरूप छोराको नजरमा म मायालु लोग्न हुन लोग्ने हुन पुगेँ जीवनका झिना मसिना कुराहरू नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरू हुन् न कि भव्य महल गाडी जग्गा जमिन र पैसा यी चिजहरूले त केही टेवा दिने मात्र हो मुख्य कडी यी होइनन् तसर्थ आफ्नो व्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसँग आत्मीयता गाँसौँ र जिन्दगीका झिना मसिना ठानिएका कुरालाई अँगालेर हेरौँ यिनै महत्त्वहीन ठानिएका कुराले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ सफलताको कारक तत्त्वलाई पहिचान गर्न नसक्दा नै मानिसहरूले असफलता बिहोर्छ तिमीलाई दिल दिदा जाए ओ पाए मैले आफ्नै नजरमा कति धोखा खाए त्यो हाम्रो प्रेम कहानी बिर्सेर जाँदै कहिले न भेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा यो साङ्गीतिक आवाज सँगसँगै तपाईँलाई पुनः स्वागत छ कार्यक्रम कल्पनाभित्रको संसारमा हामीले तपाईँले नै पठाउनुभएका कथा कविता गजल मुक्तक वाचन गरिरहेका छौँ अबको क्रममा अर्को कवितातर्फ लाग्छौँ